रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन अहिले बिहानको एघार बज्यो अहिले बिहानको एघार बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस यस अर्पण खबरको साथमा एटिच्युड multi learning learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ लर्निङ एकाडेमी खैरहनी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा निर्वाचन सुरक्षा रणनीतिका विषयमा छलफल गर्न आज सरकारले सुरक्षा प्रमुखहरूको भेला बोलाएको छ तीनवटै सुरक्षा निकायका प्रमुख क्षेत्रीय प्रमुख र क्षेत्रीय प्रशासक सहित आज बोलाइएको भेलामा अहिले देशका सुरक्षा अवस्था र चुनावका लागि अपनाउने सुरक्षा रणनीतिका विषयमा छलफल हुनेछ गृहमन्त्री माधव प्रसाद घिमिरेको अध्यक्षतामा प्रहरी प्रधान कार्यालय नक्सालमा बोलाएको भेलामा तीनवटै सुरक्षा निकायका उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ गृह मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले अहिले सुरक्षा व्यवस्थाको समीक्षासहित नयाँ सुरक्षा योजनाको विषयमा छलफल हुने जानकारी दिनुभयो भेला दिउँसो साढे एक बजेपछि शुरू हुने कोइरेलाले जानकारी दिनुभयो क्षेत्रीय प्रमुखहरूको आफ्नो क्षेत्रको सुरक्षा अवस्थाको बारेमा जानकारी गराएपछि गृह मन्त्रालयले तयार गरिरहेको सुरक्षा योजनाको विषयमा समेत छलफल हुनेछ चुनावको विरोध गरिरहेका दलहरू र तराईका सशस्त्र समूहलाई नियन्त्रणमा लिने दुईवटा फरक रणनीतिमा सुरक्षा व्यवस्था मिलाउने तयारी भइरहेको छ नेकपा एमाले रिक्त रहेको केन्द्रीय सदस्यहरूको मनोनयनबाट मनोनयनका विषयमा आज छलफल गर्दैछ छलफलका क्रममा विवाद भएपछि स्थगित भएको केन्द्रीय समिति अनुलमा रहेपछि आज केन्द्रीय सचिवालयको बैठकपछि केन्द्रीय सदस्यको मनोनयन जिम्मेवारी विभाजन र चुनावी अभियानका विषयमा छलफल हुनेछ पार्टी बल्खुमा बस्ने बैठकमा पार्टी आन्तरिक विषयसहित संविधानसभा चुनाव र पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा पनि छलफल हुने सचिव युवराज गेवालीले जानकारी दिनुभयो उहाँले केन्द्रीय कमिटिमा अध्यक्ष प्रतिवेदनमाथि आएको सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताउनुभयो एमाले चुनावी घोषणा पत्रमा तयार गर्ने क्रममा रहेकाले त्यसमा छलफल बढ़ी केन्द्रित हुने गेवालीले बताउनुभयो एमाले चुनावी घोषणा पत्रसहित उम्मेद्वार छनौट लगायतका विषयमा छलफल गर्न अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा समिति बनाएको छ चुनावमा देशव्यापी अभियान चलाउने अनुसार शुरू भएको नेपाली कंग्रेसको तीन दिने प्रशिक्षक प्रशिक्षण आज सकिँदैछ कंग्रेस केन्द्रीय समिति नेति तथा प्रशिक्षण प्रतिष्ठानले यस्तैदेखि शुरू गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज सकिने कंग्रेसले जनाएको छ आज प्रशिक्षण सकेपछि यसै हप्ता प्रशिक्षकहरूलाई जिल्ला जिल्लामा पठाइने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो पचहत्तर जिल्लाका दुई निर्वाचन क्षेत्रमा जनतालाई पार्टीको नीति तथा कार्यक्रमको बारेमा सुसूचित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरेको गरेको कंग्रेसले जनाएको छ प्रशिक्षणमा समसामयिक राजनैतिक सवालहरूमा नेपाली कंग्रेसको दृष्टिकोण कंग्रेस र अरू दलहरूबीचको भिन्नता तथा भावी निर्वाचनको तयारी र नयाँ संविधानको विषयवस्तुबारे पनि छलफल भइरहेको छ आज जुलाई उन्तिस तारिक अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्नको लागि यो दिवस मनाउने गरिन्छ यस अवसरमा आज दिउँसो तीन बजे राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हुने विशेष कार्यक्रममा नेपालमा बाघको नयाँ तथ्याङ्क सार्वजनिक गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बहादुर पाण्डेले जानकारी दिनुभयो सन् दुई हजार आठको गणना अनुसार नेपालमा बाघको संख्या एक सय एक्काइस थियो प्रत्येक चार वर्षमा बाघ गणना गर्ने कार्यक्रम अनुसार केही समय अघि गणना गरेको भएको बाघको संख्या आज सार्वजनिक गर्न लागि हो यसअघि आज राष्ट्रिय बाघ संरक्षण सम्मेलन समितिका अध्यक्ष मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई यसबारे जानकारी गराउने कार्यक्रम छ नेपाल सरकारले सन् दुई हजार बाइससम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्यको साथ दुई हजार नौदेखि यो अभियानकै रूपमा अगाडि ल्याएको हो नलप्रासीको दलदली चार सड़क खण्ड अन्तर्गत बोसा पोखरीमा आइतबार राति जीव पल्टा दुईजनाको घटनास्थलमा नै ज्यान गएको छ भने चारजना घाइते भएका छन् काउसतीबाट बुलिङटारका लागि हिँडेको बा दुई छ तीन नौ नम्बरको जीव सड़कबाट तीन सय मिटर तल खस्ता दुर्घटना भएको स्थानीय प्रेम मोती मगरले टेलिफोनबाट जानकारी दिनुभयो दुर्घटनामा परे काउसतीका नधुने र प्रकाश बस्यालको घटनास्थलमा नै ज्यान गएको काउसती प्रहरीले जनाएको छ दुर्घटनामा परे बुलिङटारका मणिराम तिवारी सुशान्त तिवारी काउसतीका राजकुमार सिग्देल र रामजी कुवर घाइते हुनुभएको छ भारतीय कलाकार जगदीश राजको निधन भएको छ बलिउडमा धेरैजसो प्रहरी निरीक्षकको भूमिका निर्वाह गर्ने चरित्र अभिनेता जगदीशको निधन भएको सन् उन्नाइस सय अठाइसमा पाकिस्तानमा जन्मिएका जगदीश राजले ख्यातिप्राप्त बलिउड स्टार अमिताभ बच्चन र देवानन्दसँग पनि काम गर्नुभएको थियो उहाँले अभिनय गरेका हम दोनो काला बजार झानी मेरा नाम ड्रिम गर्ल र दिवार लगायत चलचित्र चर्चित छन् एक सय चौवालिसवटा फिल्ममा प्रहरी निरीक्षकको भूमिका निभाएर जगदीश राजले गिनेज ओल्ड रेकर्डमा नाम लेखाउनु भएको थियो र वेस्ट इन्डिज विरुद्धको दोस्रो ट्वेन्टी क्रिकेट पनि पाकिस्तानले जितेको छ आज बिहान घरेलु टोली वेस्ट इन्डिजलाई एघार रनले हराउँदै दुई खेलको ट्वेन्टी ट्वेन्टी श्रृङ्खला पाकिस्तानले दुई शून्यले जितेको हो टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले सात विकेटको क्षतिमा एक रन बनायो पाकिस्तानका लागि उमर अकलमले नट आउट छयालिस र अहमद सुजादले चौवालिस रनको योगदान दिए एक रनको विजय लक्ष्य लिएर मैदान उत्रेको वेस्ट इन्डिज नौ विकेटको क्षतिमा एक रनमा समेटियो पाकिस्तानका लागि सोहेल तनवीर जुल्फिकर बाबर र सईद अजमलले दुई दुई र मोहम्मद मोहम्मद हाफिज र सईद अफ्रिदीले एक एक विकेट लिए यसअघि भएको पाँच म्याचको श्रृङ्खला पनि पाकिस्तानले तीन एकले जितेको थियो हौस् त बिहान एघार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार अर्पण खबरको साथमा एटिच्युड multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टी लर्निंग एकाडेमी खैरोहनी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध निरन्तर गुन्जिरा केही तिता कुरा सोचेको थिएँ जीवनभरि तिमीलाई कहिले पनि भेट्दिन तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको